सार्ने कुरा स्वीकार्य नहुने कंग्रेस सभापति कोइरलाको जिकिर राष्ट्र बैङ्कद्वारा नयाँ मौद्रिक नीति सार्वजनिक नेपाल प्रहरीको जवान पदका लागि मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा सात हजार आठ सय साठी जनाको आवेदन पाकिस्तानको खैबर नखुवा प्रान्तमा महिलाहरूलाई एक्लै किनमेलको लागि बजार जान प्रतिबन्ध सिरियामा जारी द्वन्द्वको कारण लेबनानमा छ लाख पच्चिस हजार भन्दा बढी सिरियाली शरणार्थी रहेको तथ्याङ्क र सरकारद्वारा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जनै पचास हजार रुपियाँ प्रदान पाकिस्तान र वेस्ट इन्डिज बीचको चौथो एक दिवसीय क्रिकेट आज नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा एकल नेतृत्वमा जाने अध्यक्ष पुष्पकमल दाल प्रचण्डको प्रतिवेदन पारित गरेको छ यससँगै माओवादीको नेतृत्व प्रचण्डमा केन्द्रीकृत भएको छ भने उहाँ बाहेकका सबै केन्द्रीय सदस्य भएका छन् बाबुराम भट्टराईले पद त्याग गरेपछि उत्पन्न विवाद मिलाउन माओवादीले हेटुडा महाधिवेशनले चयन गरेको नेतृत्व भत्काएको हो ललितपुरको खन्ना गार्मेन्टमा भएको बैठकले उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाश र महासचिव पोष्टबहादुर बोगटीको राजीनामा स्वीकृत गरेको छ यसबीच अध्यक्ष प्रचण्डले बहुपदीय प्रणाली अनुसार नै पार्टी चलाउने प्रतिबद्धता जनाउनु भएको छ शुक्रबारबाट सुरु भएको विस्तारित बैठकमा प्रचण्डको आफ्नो एकल नेतृत्वमा जाने प्रस्तावपछि कार्यकर्ताले प्राधिकार हो कि एकल नेतृत्व भनी प्रश्न गरेका थिए आजको बन्द सत्रमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो प्रतिवेदन सच्याउने प्रतिबद्धता जनाउनु भएको हो अध्यक्षतात्मक प्रणाली सिद्धान्त बहुपदीय प्रणाली नै हो हामी बहुपदीय प्रणालीमा नै छौँ प्रचण्डले स्पष्टीकरण दिँदै बैठकमा भन्नुभयो प्रतिवेदनमा एकल नेतृत्व भन्ने शब्द पर्न गएको छ त्यसलाई म सच्याउँछु उहाँले केन्द्रीय समिति विस्तारको प्रस्ताव अस्वीकारदेखि डाक्टर बाबुराम भट्टराईको पत्याको घोषणासम्म आइपुग्दा पार्टीलाई ठुलो धक्का लागेको बताउनुभयो यो विस्तारित बैठक असामान्य परिस्थितिमा भएको हो केन्द्रीय समितिमा पेश भएको प्रस्ताव पास भएको भए अहिले अर्कै ठाउँमा हुन्थ्यौँ उहाँले भन्नुभयो बाबुरामजीको पदत्यागले अर्को वातावरण बन्यो यसले पार्टीलाई ठुलो धक्का लागेको छ क्षति पुर्याएको छ उहाँले विशेष सङ्गठनात्मक महाधिवेशन गरेर जाने समेत प्रतिबद्धता जनाउनु भएको छ यद्यपि हेटोडा महाधिवेशनले लिएको वैचारिक तथा राजनैतिक कार्यदिशाको महत्त्वलाई भने कम गर्न नसक्ने उहाँको भनाइ छ आज बिपी स्मृति दिवस नेपाली कंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एकतिसौँ स्मृति दिवसको अवसरमा नेपाली कंग्रेस तथा कंग्रेसका विभिन्न भातृ संगठनहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन् बिपीको स्मृतिमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् एक रिपोर्ट नेपाली कङ्ग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म विक्रम सम्बत उन्नाइस साल भदौ चौबिस गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन सुझबुझ र गम्भीर चिन्तन अदम्य साहसी नेता हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको दुई हजार साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानिया राणा शासन हटाउन दुई हजार तिन सालमा नेपाली राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो बिपी कोइरालाले दुई हजार सात सालमा एक सय चार वर्षे राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नु भएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बिपी तत्कालीन नेपालमा अन्त अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वको रूपमा समेत चिनिनुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभयो बिपी सधैँ ग्रामीण अर्थतन्त्रमुखी विकासको चिन्तक हुनुहुन्थ्यो दुई हजार पन्ध्र सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बिपीले अङ्गीकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेका बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोग लिएर बिपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नो हातमा लिनु भएको थियो पञ्चायती व्यवस्था विरुद्ध निरन्तर सङ्घर्ष गर्नुभएका कोइराला देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला दुई सालमा राष्ट्रिय मेलमिलापको नीति अङ्गीकार गरी भारत प्रवासबाट स्वदेश फर्कनु भएको थियो जनता को समक्ष लाने तो प्रयास नहीं मेल मिलाप को प्रयास हो राजा र प्रजाका बिचमा मेल मिलाप गराउने मेल मिलापको प्रयास हो कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल बीपी स्वदेश फर्कँदै गर्दाको अवस्था यसरी सम्झनुहुन्छ नेपालको राष्ट्रिय परिस्थिति बिग्रदै गएको क्षेत्रमा जाने मैले पशु हुँदैन भनेर उहाँले स्वदेशमा आउनुभएको खतरा बोलेर संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई भएका कोइराला नेपाली जनताको अधिकारका लागि निरन्तर सङ्घर्षरत रहनुभयो नेपाली कङ्ग्रेसलाई आफ्ना मार्गदर्शक नेता बिपीको नीतिमा विचलित भएको आरोप लागे पनि उपसभापति पौडेल विकट गाउँ विकास र न्यूनतम आवश्यकता प्रत्येक परिवारमा हुनुपर्छ भन्नेमा कङ्ग्रेस लागिरहेको बताउनुहुन्छ कृषि क्रान्तिको योजना लिएर अनि रोजगारीका योजनाहरू लिएर पर्यटनका योजनाहरू लिएर र अन्य जनस्रोतका योजनाहरूलाई अगाडि बढाएर हामी यो राष्ट्रको बेरोजगारी गरिबीलाई अन्त गर्न चाहन्छौँ यी पनि त्यही चाहनुहुन्थ्यो चाहिँ नेपालको कुनै पनि परिवार चाहिँ त्यस्तो अवस्थामा नरहोस् र सबै परिवारको चाहिँ सामान्य न्यूनतम आवश्यकताको पूर्ति गर्न सकियोस् भन्नु संपूर्ण परिवार को न्यूनतम आवश्यकता पूरा वर्ष बने वहाँ को मूल उद्देश्य किसी लाकर समाजवाद को जब प्रसाद सकेंगे बनने आफ्नो आस्था आदर्श सिद्धान्तबाट कहिल्यै पछि नहट्ने राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यत्तिकै चर्चित हुनुहुन्छ कोइरालाको सुम्नीमा मोदी आइन बाबुआमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् यस्ता बहुआयामिक व्यक्तित्व बिपीप्रति हालका नेताहरू नतमस्तक रहे पनि उहाँको विचारको प्रतिबद्ध नरहँदा नै मुलुक आजको सङ्गीन संक्रमणमा फँसेको छ बिपीप्रति हाम्रो पनि श्रद्धा सुमन रिपोर्टपछि बाँकी समाचार नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य लेखिल राज रेग्मी नेतृत्वको गैरदलीय सरकार खारेज नभएसम्म मुलुकमा निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभएको छ क्रान्तिकारी पत्रकार महासंघ पर्साले आज वीरगन्जमा अध्यक्ष वैद्यले गैरदलीय सरकारले घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको टिप्पणी गर्नुभयो निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको चुनावले देशमा निकास समेत नदिने उहाँले दावी गर्नुभयो नयाँ ढंगको राजनैतिक सहमतिबाट मात्र मुलुकको राजनैतिक निकास निस्कने वैद्यले बताउनुभयो उहाँले सरकार र उच्च स्तरीय राजनैतिक संयन्त्रले वार्ताको लागि बोलाएर सहमतिको ढोका खोलेको भए पनि वार्ताका लागि आह्वान गरिएको पत्रमा उल्लेखित आउँदो संविधान सभाको निर्वाचनको लागि भन्ने वाक्यले आफूहरूलाई पूर्व शर्तको आभास भएकोले सरकार र उच्च स्तरीय राजनैतिक संयन्त्रसँग निशर्त वार्तामा मात्र बस्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो अध्यक्ष वैद्यले सरकार र उच्च राजनैतिक संयन्त्रसँग वार्ताबाट सहमति भए पनि मङ्सिर चार गति तोकिएको संविधान सभाको निर्वाचन नहुने जिकिर पनि गर्नुभयो त्यसै गरी नेकपा माओवादीका महासचिव रामबहादुर थापाबादले अहिलेको सरकारले गराउने निर्वाचन शासनलाई सिक्किमीकरण अभियानको संज्ञा दिनुभयो यस्तै नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द चन्द विप्लवले विदेशी हस्तक्षेपले मुलुक सङ्कटमा फँसेको उल्लेख गर्दै राष्ट्रलाई समस्याबाट बचाउन पूर्व राजा ज्ञानेन्द्रसँग पनि सहकार्य गरेर जान सकिने बताउनु भएको छ क्रान्तिकारी पत्रकार महासङ्घ कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चन्दले विदेशीको हस्तक्षेप र सत्ताका लागि विदेशीको सेवा गर्ने दलका नेताको प्रविधिका कारण मुलुक सङ्कटमा फँसेको बताउनुभयो राष्ट्रियताको संरक्षणका लागि दरबार नेपाली सेना लगायतका सबैसँग मिलेर जान सकिने उहाँले बताउनुभयो ज्ञानेन्द्रले राष्ट्रलाई समस्या आयो मिलेर जाउँ भनेको खण्डमा राष्ट्रियताको संरक्षणका लागि मिलेर जान सकिन्छ उहाँले भन्नुभयो तर अहिले ज्ञानेन्द्रसँग त्यस्तो कुनै छलफल भने भइसकेको छैन विप्लवले तत्कालै राजा वा राजसंस्थासँग मिलेर जान खोजेको अर्थ नलगाउन समेत आग्रह गर्नुभयो देश सिक्किमीकरणमा जानबाट बचाउन सबैसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो विदेशी नागरिकलाई नागरिकता दिएर चुनावबाटै सिक्किमीकरण गर्न लागेको उहाँको भनाइ थियो नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले वार्ता र सहमतिको नाममा मङ्सिर चारका लागि तोकिएको निर्वाचनको मिति सार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ कोइरलाले राष्ट्रिय अन्तर्राष्ट्रिय तथा आम नेपाली जनताको चाहना निर्वाचनै भएकोले तोकेकै समयमा निर्वाचन गराउनु पर्ने बताउनुभयो एकतिसौं विपी स्मृति दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरलाले भारत चीन अमेरिका तथा युरोपियन युनियनको चाहना नेपालमा मङ्सिर चारमा नै निर्वाचन होस् भन्ने रहेकाले अब त्यो या यो बहानामा निर्वाचनको मिति सारा नहुने बताउनुभयो उहाँले मङ्सिर चारमा कुनै हालतमा पनि संविधान सभाको दोस्रो निर्वाचन भएर छाड्ने ठोकुवा गर्नुभयो कोइरालाले अहिले निर्वाचनको उत्साह र चाहना बढेकाले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउन जनताले पनि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो उहाँले सन्तुष्ट दलहरूसँग वार्ताको लागि उच्च स्तरीय राजनैतिक समिति निरन्तर लागिरहेकोले केही दिनभित्रै असन्तुष्ट दलहरूसँग वार्ता हुने समेत बताउनु बताउनुभयो नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाश मानसिंहले पार्टीको महाधिवेशन भएको छ महिना पनि पार्टी राम्रोसँग हाँक्न नसक्ने ए माओवादी अध्यक्ष प्रचण्डले मुलुक नै हाँक्छु भन्नु हास्यास्पद भएको बताउनु भएको छ महामन्त्री सिंहले पार्टीका कार्यकर्ताले पार्टी चलाउन दिएको म्यान्डेटलाई छ महिनाभन्दा बढी टिकाउन नसक्नेले मुलुक हाँक्ने सपना देख्नु दिवा सपना मात्र हुने टिप्पणी गर्नुभयो भक्तपुर जिल्ला कार्य समितिले आज भक्तपुरमा आयोजना गरेको पार्टीका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो पार्टी नै हाँक्न नसक्ने मान्छेले मुलुक हाँक्न सक्दैन त्यसले नागरिकलाई न्याय गर्छु भन्नु हास्यास्पद हो सिंहले अब मुलुक नेपाली कङ्ग्रेसले मात्र हाँक्न सक्ने जिकिर गर्नुभयो राष्ट्र ब्याङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ नयाँ बजेट राखेको साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धि आठ प्रतिशतमा कायम राख्ने लक्ष्य अनुसारको मौद्रिक नीति राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको हो नीतिमा कृषि र पशुपालन व्यवसायमा परियोजना धितो राखेर ऋण लिन पाउने व्यवस्था गरिएको छ नीति सार्वजनिक गर्दै गभर्नर युवराज खतिवडाले कफी सुन्तला चिया जस्ता कृषि व्यवसाय र पशुपालन र दुधजने व्यवसाय लगायतका परियोजनाको लागि निश्चित रकमसम्मको परियोजना धितोमा राखेर कर्जा दिने व्यवस्था गर्ने र यस सम्बन्धी कार्ययोजना पछि सार्वजनिक गर्ने जानकारी दिनुभयो नीतिमा ब्याङ्क दर आठ प्रतिशतमा कायम राख्ने अनिवार्य नगद मौजाद एक प्रतिशत कटौती गर्दै वाणिज्य ब्याङ्कलाई पाँच विकास ब्याङ्कलाई साढे तथा ग वर्गका वित्त कम्पनीलाई चार प्रतिशत तथा वैधानिक तरलता अनुपात वाणिज्य ब्याङ्कलाई बाह्र वाणिज्य ब्याङ्कलाई नौ ग वर्गका वित्त कम्पनीलाई आठ प्रतिशत कायम राखिएको छ त्यस्तै रिपो र रिभर्स रिपोको अवधि अठाइसबाट एक्काइस दिनमा झारिएको छ नीतिमा यो वर्ष दीर्घकालीन ऋणपत्र जारी गर्ने तथा पुनः कर्जाको ब्याजदर छबाट पाँच प्रतिशतमा झार्ने उल्लेख छ रुग्ण घरेलु र महिलाले चलाएका उद्योगमा पुनः कर्जाको दर साढे एकबाट एक प्रतिशतमा झारेको छ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसका जनताले त्यागको राजनीति चाहेकाले आफूले मन्त्री नहुने घोषणा गरेको बताउनु भएको छ गृह जिल्ला सर्लाहीको मलङ्गमा आज आयोजित पत्रकार भेटघाटमा महतोले चार पाँच वर्ष यता पदकै राजनीतिले मधेसी दल टुक्रा टुक्रा बनेको उल्लेख गर्दै उचाइको राजनीति जनताले खोजेको बताउनुभयो प्रान्तीय सरकारको मुख्यमन्त्री र प्रधानमन्त्रीको पद भने नत्यागेको घुमाउरो पारामा उहाँले स्वीकार्नुभयो त्यसका लागि पार्टी ठुलो हुनुपर्छ गर्छ उहाँले भन्नुभयो पार्टी ठुलो बनाउनका लागि मन्त्री नबन्ने घोषणा गरेको हो महतोले पार्टी जोगाएर उत्साह दिलाउन बदनामी सहेर पनि मन्त्री बन्नु परेको उनले गर्दै अहिले पार्टी दह्रो भएकाले मन्त्री बन्न जरुरी नभएको स्पष्ट पार्नुभयो सरकारले आह्वान गरेको नेपाल प्रहरीको जवान पदको लागि मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा सात हजार आठ सय साठी जनाको आवेदन परेको छ खुलातर्फ सात हजार छ सय चौन्न र समावेशीतर्फ तीन हजार छ सय बयासी जनाको आवेदन परेको केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै एक हजार कमको दरखास्त परेको केन्द्रले जनाएको छ समावेशीतर्फ महिला नौ सय त्रिचालिस आदिवासी जनजाति एक हजार चौतिस मधेसी एक हजार दुई सय चौन्न दलित चार सय बाह्र र पिछडिको क्षेत्रबाट उन्चालिस जनाको दरखास्त परेको छ दरखास्त दिनेहरूमा एसएलसी पास नभएका दुई हजार दुई सय त्रिचालिस एसएलसी उत्तीर्ण चार हजार पाँच सय चौबिस स्नातक तह उत्तीर्ण एक हजार बाहन्न र स्नाकोत्तर तह उत्तीर्ण एकजना रहेको केन्द्रले जानकारी दिएको छ दरखास्त परेकाहरूको छनौट प्रक्रिया भोलिबाट शुरू हुने केन्द्रका समादेशक वरिष्ठ प्रहरी परीक्षक राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो यसैबीच मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरले आर्थिक प्रलोभनमा प्रहरी छनौट कार्य नहुने प्रश्न पारेको छ पत्रकार सम्मेलनमा यसअघिका भर्ना छनौटका क्रममा छनौट गरिदिने भन्दै दलालहरूले ठगी गरेको हुँदा आगामी दिनमा थप व्यक्ति ठगिन नपरोस् भन्नको लागि सर्वसाधारणमा सूचित गरेको छ नवलप्रासीमा भएको सवारी दुर्घटनामा एक बालक बालकको ज्यान गएको छ नवलप्रासीको सुनवलतिनमा पर्ने भित्री बाटोमा आज बिहान गुडिरहेको लो दुई त सत्तरी त्रियासी नम्बरको ट्र्याक्टरबाट खसेर खैरनीका चार वर्षीय ऋषि खवासको ज्यान गएको प्रहरीले जनाएको छ चालक र ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव सामान्य घटेको छ शुक्रबारको तुलनामा सुनको भाव तोलामा आज दुई सय रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ शुक्रबार तोलामा एकाउन्न हजार चार सय रुपियाँ कायम भएको सुन आज दुई सय रुपियाँले घटेर तोलामा एकाउन्न हजार दुई सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ यस्तै चाँदीको भाउतोलामा तोलामा पाँच रुपियाँले घटेको छ शुक्रबार चाँदीको भाउतोलामा तोलामा आठ सय पन्ध्र रुपियाँ थियो आज आठ सय दस रुपियाँमा चाँदी किनबेच भइरहेको छ यस्तै यो महिनाको सुरुवातसँगै बजारमा सुनको कारोबार केही घटेको छ विवाहको सिजन नभएकाले कारोबारमा केही मन्दी छाएको महासङ्घले जनाएको छ गएको महिना दैनिक पैँतालिस किलो माग रहेको सुन अहिले पन्ध्र किलोले घटेर झन्डै तीस किलोको हाराहारीको मात्रै कारोबार हुने गरेको महासङ्घका महासचिव मणिकरत्न साकेले बताउनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ चुनावलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायसँग नेकपा माओवादीसहित तेत्तिस दलले गरेको अपिलप्रति तपाईँ के भन्नुहुन्छ ए चुनाव हुन नदिने चाल बी अराजकता निम्ताउने काम र सी सरकार र चार दललाई चुनौती तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए चुनाव हुन नदिने चाल भन्नेमा छयालिस प्रतिशत बी अराजकता निम्ताउने काम भन्नेमा एक्काइस प्रतिशत र सी सरकार र चार दललाई चुनौती भन्नेमा तेत्तिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ राष्ट्रलाई समस्याबाट बस्न गर्न पूर्व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 पुग्ने अनुमान गरिएको छ संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिरियामा यस वर्ष मारिएका नागरिकमा प्रति महिना कम्तीमा पनि पाँच हजारजना मारिएको पाइएको छ सिरियामा छब्बिस महिनाभन्दा लामो समयदेखि यो आन्दोलन जारी रहेको छ राष्ट्रपति बसर अल असदको राजीनामाको माग गरी सुरु भएको शान्तिपूर्ण जनआन्दोलन वर्ष दिनभन्दा पहिलेदेखि नै भने गृहयुद्धमा परिणत भइसकेको थियो सिरियाली सरकारले सिरियामा आन्दोलनरत लडाकु समूहलाई आतङ्ककारी भन्ने गरेका छन् सिरियामा सन् दुई हजार एघारको मार्च महिनादेखि राष्ट्रपति असदको राजीनामा माग गरी आन्दोलन सुरु भएको हो पाकिस्तानको खैबर पख्तु नखुवा प्रान्तमा महिलाहरूमाथि पुरुष नातेदारहरूसँग बाहेक एक्लै किनमेलको लागि बजार जानमा प्रतिबन्ध लगाइएको छ खैबर पख्तु नखुवा प्रान्तको कराक जिल्लामा मुसलमानहरूको पवित्र पर्व रमजानलाई ध्यानमा राख्दै यस्तो प्रतिबन्ध लगाइएको अधिकारीहरूले बताएका छन् कराक जिल्लाको एक मस्जिदबाट माइकिङ गरी रमजान चल्ने महिनाभर महिलाहरूले कोही पुरुष नातेदारहरूसँग बाहेक एक्लै किनमेल गर्न बजार जान नपाउने घोषणा गरिएको हो प्रतिबन्ध उल्लङ्घन गर्ने महिला र सामान बेच्ने पसलवालालाई पनि पक्राउ गरी सजाय दिने प्रहरी अधिकारीहरूले बताएका छन् स्थानीय प्रशासनले पनि यो प्रतिबन्धलाई समर्थन जनाएको छ तर पसल सञ्चालकहरूले भने यस प्रतिबन्धको विरोध गरेका छन् उनीहरूले यस्तो प्रतिबन्धले आफूहरूको व्यवसाय खस्कने बताएका छन् सरकारले नेपाल खेल समाचार सरकारले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जनै पचास हजार रुपियाँ प्रदान गरेको छ कोलम्बोमा भएको दोस्रो साफ महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरे बापत सरकारले गत वर्ष नै पचास हजार दिने घोषणा गरेको थियो राष्ट्रिय खेलकुद परिषदमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले टोलीका बिस खेलाडीसहित प्रशिक्षक किशोर केसी र कुमार कटवाल र टोलीका व्यवस्थापकलाई सम्मान गरेको हो कार्यक्रममा खेलकुद परिषदका सदस्य सचिव युवराज लामा इन्फाका अध्यक्ष गणेश थापा लगायतको उपस्थिति रहेको थियो दोस्रो साफ महिला फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता भएको थियो नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो र पाकिस्तान र वेस्ट बीचको चौथो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला एक एकको बराबरीमा छ पहिलोमा पाकिस्तान र दोस्रोमा वेस्ट इन्डिजले जित हात पारे पनि तेस्रो खेल बराबरीमा सकिएपछि श्रृङ्खला एक एकको बराबरीमा रहेको हो आजको खेल जित्दै दुवै टोली अग्रता लिने कोसिसमा रहनेछन् बेलुका सवा सात बजेपछि वेस्ट इन्डिजको ग्रोस आइसोलेटमा खेल सुरु हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादी विस्तारित बैठकमा एकल नेतृत्वमा जाने अध्यक्ष प्रचण्डको प्रतिवेदन पारित नेतृत्व अब प्रचण्डमा